विषयमा आज स्लो मोसनमा छैन तर बबी प्रेमीले भनेका कुरा नभएको पनि होइन दोहोरेर आउँछ भन्थे एउटै मान्छे खोज्दैछौ लाइक खै केवल मलाई कल्पनाको संसारमा बेच्दछु सोच्दछु खोज्दछु केवल उनलाई सायद मायाको चालमा फसे कि पलायो यो मनमा खुसी मायाको रङ्गमा डुबी बस्छु यो संसार भोलि अब कसरी सम्हालु पाग यो मन फेरि धर्किन्छ उनकै नाम लिई आशाको किरण पनि आइदिन यो जीवनमा मुस्कानले चाहिदिन मेरा हरेक बिहान सुनौलो बनाइदिन आज मायाको गीत गुनगुनाउँछु यो मन